भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ आजको एकल कविता वाचनमा प्राविधिक साथीहरू दिनेश निरौला र सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे आइपुगेको छु र आज मैले कवि अनमोल मणिलाई लिएर आएको छु कवि अनमोल मणिलाई मैले सम्झना गराउँदा सबभन्दा सुरुमा तपाईँ धेरैले कार्यक्रम श्रुति सम्वेक सुन्नुभएको छ होला भन्ने ठान्छु र यो कार्यक्रम दुई हजार पैँसठी साल मङ्सिरबाट उज्यालोमा सुरु भएको थियो हरेक मंगलबार र शुक्रबार शुक्रबारको कार्यक्रम अनमोल मणिको कथाबाट सुरु भएको थियो र श्रुति सम्वेकको पहिलो अङ्क कथाकार अनमोल मणिको रहेको थियो आज कवि अनमोल मणिलाई मैले लिएर आएको छु त्यसो त एकल कविता वाचनकै नियमित श्रोता तपाईँ हुनुहुन्छ भने पनि एकल कविता वाचनमा उहाँको प्रस्तुति सुनिसक्नु भएको छ हामीले आम रूपमा एकल कविता वाचन भनिसकेपछि मञ्चमा कवि बसेर कविता सुनाउने क्रमलाई बुझिरहेका थियौं रेडियोमा एकल कविता वाचन शुरू भइसकेपछि त्यसरी कविले एक्लै कविता सुनाइरहनु र प्रस्तोतासँगै बसेर कुराकानी गर्दाखेरि अझ धेरै कुराहरू आउँदा रहेछन् जस्तो हामीलाई लाग्दै गयो र तपाईँका सुझावले हामीले कार्यक्रम त्यसरी ढालेपछि अहिले अनमोल मणिलाई सँगै दोहोरो कुरा गर्ने गरी ल्याएका छौं र हामी अनमोल मणिसँग आज प्रत्यक्ष कुरा गर्दै उहाँका कविताहरू ल्याउँछौं र भर्खरै उहाँको कथा संग्रह उन्नाइस नम्बर पनि बजारमा आइसकेको छ कथाकार अनमोल मणिका कविता आज हामी सुन्छौँ कविजी तपाईँलाई स्वागत छ धन्यवाद कवि र कथाकार खेलाउँदा खेलाउँदै जिब्रो लटपटेला भन्ने डर भइसक्यो मलाई है कस्तो भइरहेको छ क्यानाडा बसाइ तपाईँको क्यानाडा बसाइ सन्तोषजनक नै छ सन्तोषजनक मात्रै छ अरू केही पनि भन्न चाहनु भएन त्योभन्दा बढी त सबैभन्दा ठुलो कुरो सन्तोष हो मान्छे जहाँ बस्छ त्यहाँ रमाउन सकेन भने उसका लागि त्यो निराशाजनक हुन्छ भन्ने लाग्छ जब त्यो कुरा निराशाजनक हुन्छ त्यसपछि मान्छेले आफूलाई अगाडि बनाउन सक्दैन त्यसकारणले पनि म आफू जहाँ जसरी र जहिले पनि रमाउने मान्छे हो र त्यहाँ पनि म रमाइराखेको छु भूगोल फेरिने सँगसँगै रचनाहरूमा तपाईँको थिङ्किङको लेभल पनि फेरिन्छ केही हदसम्म फेरिन्छ त्यो चाहिँ कस्तो हुन्छ भने तपाईँले लेखिरहेका विषयवस्तु देखिरहेको समाज र सोचिरहेको विषय फरक पर्ने बित्तिकै तपाईँको लेखाइमा फरक पर्छ शैलीमा भाषामा फरक पर्दैन तपाईँ के भाषामा लेख्नुहुन्छ वा कुन शैलीमा लेख्नुहुन्छ आफ्नो शैली थापत रहन्छ तर विषयवस्तु त अवश्य पनि फेरिन्छ र मेरो पनि त्यो कवितामा त्यो कुरो पछिल्लो समयमा चाहिँ फेरिएको छ म अनमोल मणिको लेखनबारे र त्यहाँ भएको सक्रियताबारे अरू कुरा गर्छु नै सबभन्दा पहिला चाहिँ एउटा कविता सुनेर अगाडि बढाउँ कार्यक्रमलाई लेखनकै सन्दर्भमा कुरा गर्दाखेरि अलिकति विषयवस्तु बदलिएको लेखनबाटै सुरु गरौँ होला म पहिलो कविता आप्रवासी बालक शीर्षकको पढ्छु मैले यो आफू पनि आप्रवासी भइसकेपछि लेखेको कविता हो कविताको शीर्षक आप्रवासी बालक यो पृथ्वीभन्दा यो आकाशभन्दा यो ब्रह्माण्डको पानीको सतहभन्दा सयौँ गुणा फराकिलो छ उसको आँखाको खोज हिँड्नु छ उसलाई हजारौं लाखौं माइलको जीवनयात्रा जब आफ्ना आप्रवासी अभिभावकका औंला समाएर हिँड्छौ टुकुटुकु सड़कका घुम्तीहरूमा चढ्छ रेलका डिब्बा र फराकिला सार्वजनिक बसमा अथवा उभिन्छ बाटो काट्न जेब्रा क्रसमा चनाखा उसका बाल सुलभ आँखाका डिलमा देखिन्छ प्रश्नहरूको कचेरा आम बालक जस्तै उसै गरी हटाएको छ उसको आँखामा खुसी र आकाश जस्तै विशाल इच्छाहरूको फराकिलो चाहना यात्रामा जब भेट्छु सहयात्री उमेर रङ र भाषाका छेकबारहरू भत्काएर मुस्काइदिन्छ फूल जस्तै उज्यालो आदिम मुस्कान हो एउटा बालक थाहै नपाई बाबुआमासँगै भएको छ आप्रवासी तर उस्तै छन् उसका बाल उत्साह ऊ नजिक र झन नजिकबाट हेर्न र खेल्न चाहन्छ भकुण्डो जस्तो यो गोलो पृथ्वीको आयतनसित र त हरेक बिहान एक हान्छ टेबल मुनिको ग्लोब अनुमलजी तपाईँ क्यानाडा जानुभन्दा अगाडि नै तपाईँका धेरै पुस्तकहरू प्रकाशित भइसकेका थिए ती मैले आफूले बताइरहनुभन्दा तपाईँले नै यो पुस्तक यो सम्बन्धित थियो भनेर भनिदिनु भयो भने अझ सजिलो हुन्छ होला सुन्नेहरूलाई बुझ्न कविताको सन्दर्भमा चाहिँ मैले धेरै पहिलादेखि कविता लेख्न थालेको र कविताको किताब चाहिँ सबैभन्दा पछाडि आएको मेरो कविता सङ्ग्रह सबुत दुई हजार बाह्रमा आएको हो सन् दुई हजार बाह्र सन् दुई हजार बाह्रमा आएको हो अनि त्यसपछि त्योभन्दा अगाडि दुई हजार नौमा मेरो कथा सङ्ग्रह आएको थियो निलिमार घाडा अँध्यारो अनि दुई हजार दुईमा दुई हजार एक दुईतिरकै कुरा हो दुई हजार दुईतिर हो क्यारे नदी किनारमा उभिएर भन्ने एउटा गजल सङ्ग्रह पनि प्रकाशित भएको छ दुई हजार बाह्रमै मेरो फेरि आजका नेपाली कथा भन्ने पच्चिस जना नेपाली कथाकारहरूको विशेष गरी पचासको दशकमा लेखिरहेका कथाकारहरूको कथाहरूको सङ्ग्रह प्रकाशित भएको छ अनि निलिमा र गाडा हँध्यारको चाहिँ दुई हजार नौ दुई हजार दसमा दसमा हामीले त्यसको अडियो बुक पनि निकालेका थियौँ र त्यो अडियो बुक पनि प्रकाशित छ र यो पछिल्लो पटक अब तपाईँको उन्नाइस नम्बर भन्ने कथा सङ्ग्रह आएको छ अहिले हजुर के छन् यी कथाभित्र सङ्ग्रहभित्र यो चाहिँ समाजका विविध पाटाहरूमाथि लेखिएको छुट्टा छुट्टै कथाहरूको सङ्ग्रह हो यसमा शिक्षा अनि राजनीति त्यसपछि समसामयिक अरू अरू विषयहरू एउटा आमामाथि लेखिएको कथा पनि छ लगायतका दसवटा कथाहरू दुईवटा आप्रवासीका विषयमा लेखिएका कथाहरू छन् एउटा चाहिँ मर्न पनि गाह्रो छ भन्ने एउटा कथा छ जुन मेरो अङ्ग्रेजीमा पनि लेखिएको कथाको ट्रान्सलेसन हो अर्को चाहिँ मूर्छना भन्ने एउटा कथा छ त्यो चाहिँ प्रेमका विषयमा लेखिएको कथा हो त्यो पनि आप्रवासीहरूमाथि नै लेखिएको कथा हो आप्रवासीहरूमाथि अनि अर्को एउटा कथा पनि छ उनी किन अमेरिका गए एक्ज्याक्टली त्यो चाहिँ आप्रवासीमाथि होइन तर मान्छेको विदेश जाने चाहनाहरूमाथि चाहिँ कस्तो छ हाम्रो सोसाइटीले कसरी हेर्छ व्यक्तिलाई भन्ने हिसाबले लेखेको एउटा कथा हो त्यसरी लेखिएका दस थान कथाहरू चाहिँ मेरो कथा सङ्ग्रहमा छन् अहिले उन्नाइस नम्बर नै भन्ने नाम चाहिँ कसरी जुर्यो यसको चाहिँ अब उन्नाइस नम्बर नै चाहिँ अब पढ्दाखेरि नै अब धेरै कौतलता चाहिँ निक्लिन्छ धेरै साथीहरूले मलाई उन्नाइस नम्बर भनेको के हो भनेर सोधिरहनु भएको छ खासमा यो शिक्षा सम्बन्धी लेखिएको कथा हो म लामो समय शिक्षाविदमा काम गरेँ र यो विषय यो चाहिँ खासमा अङ्ग्रेजी विषयमा लेखिएको कथा हो एउटा विद्यार्थी एउटा सामुदायिक स्कुलबाट आएको साधारण विद्यार्थीले अङ्ग्रेजी नजान्दा र हामीलाई अङ्ग्रेजीको चाहिँ ह्याङओभरले कतिसम्म थिजेको छ अङ्ग्रेजीको चाहिँ यो के भन्छन् यसलाई अब एउटा पुँजीवाद भन्छन् मान्छेहरूले भन्दाखेरि अङ्ग्रेजीको पुँजीवाद भनौँ न यसलाई अझै होइन त्यसरी भन्दाखेरि अझ अलिक जार्गन जस्तो लाग्ला शब्द चाहिँ त्यसले कसरी हामीलाई चाहिँ थिचिरहेको छ हामी त्यसका पछाडि कसरी कुदेका छौँ र त्यो नजान्दा के हुन्छ जान्दा के हुन्छ त्यो नजान्दाखेरि मान्छेको मानसिक रूपमा कस्तो समस्या पर्छ भन्ने एउटा कथा चाहिँ मैले त्यसमा त्यो विषयमा लेखेको छु त्यो कथाको शीर्षक सङ्ग्रहको त्यो हुनु र कथा पनि तपाईँले अङ्ग्रेजी विषयमा भएको कमजोरीलाई लिएर लेख्नुको पछाडि चाहिँ आफ्नो मनोविज्ञान कति प्रयोग भएको छ एकदम धेरै छ म त अङ्ग्रेजीको लन्ठु विद्यार्थी मलाई त अङ्ग्रेजी आउँदैन धेरै बल्ल बल्ल आजभोलि अलिअलि सिक्दैछु अङ्ग्रेजीमा लेख्नलाई र केही कथाहरू अङ्ग्रेजीमा लेख्दैछु त्योभन्दा पहिला नै अब हामी सामुदायिक विद्यालयमा पढेर आएका अधिकांश मान्छेहरू सबैमा त्यो कुरा लागु हुँदैन अधिकांशमा भन्छु मैले त्यो चाहिँ अब हामीले मार्क गर्ने भनेको चाहिँ एसएलसी नतिजालाई पनि हेरेर हुन्छ होला अङ्ग्रेजीमा बढी विद्यार्थी फेल हुन्छन् गणितमा फेल हुन्छन् विज्ञानमा फेल हुन्छन् तर अङ्ग्रेजीमा फेल हुनेको सङ्ख्या स्कुलदेखि उच्च शिक्षासम्म धेरै छ त्यो भएर मैले चाहिँ स्कुलदेखि उच्च शिक्षासम्मकै त्यो समस्यालाई केलाउन खोजेको हुँ जहाँभित्र मेरा पनि केही कुराहरू छन् म म आफ मैले आफूले भएका कुराहरू पनि केही छन् तर स्पेसल यो कथा त्यसमा चाहिँ एउटा विद्यार्थी सातचोटि फेल हुँदाखेरि उसले चाहिँ कसरी आफूलाई एकदमै गिल्टी फिल गर्यो र आफ्नो जीवनलाई चाहिँ कसरी उसले फरक बाटोमा लग्यो भन्ने विषयमा लेख्नु खोजेको यो चाहिँ यथार्थ यथार्थ घटनामा आधारित कृतिपुरमा भएको चाहिँ कथा हो मान्छे एउटा व्यक्तिमाथिको घटना हो र त्यही घटनालाई मैले कथामा बुनेको छु तपाईँ शिक्षाविटमा लामो काम गरेको मान्छे नम्बर एक नम्बर दुई अङ्ग्रेजीमाथिको तपाईँको मनोविज्ञान तपाईँले आफैले भनिसक्नुभयो एउटा हाउगुजीको रूपमा बसेको छ अङ्ग्रेजी नेपालीमा भनेर नेपालीहरूको लागि भनेर र तपाईँ त्यस्तो विद्यार्थी त्यो कथा लेख्नलाई रुचि गर्ने मनोविज्ञान भएको विद्यार्थी आज चाहिँ तीन वर्षदेखि क्यानाडामा जहाँ अङ्ग्रेजहरूकै मुलुक भनेर बुझौँ न हामी बस्नुभएको छ के डिफर पार्यो तपाईँलाई साँच्चैकै तपाईँ अङ्ग्रेजी नजानेर पिछडिनु भएको रहेछ त्यो अङ्ग्रेजी जान्दिनँ भन्नुको अर्थ मलाई एबिसिडी आउँदैन वा वाक्य बनाउन आउँदैन वा म बोल्न जान्दिनँ भन्ने चाहिँ होइन फेरि आउँदैन भन्नुको अर्थ के हो भने त्यसलाई कम्फर्टेबल फिल गर्यो कि गरेन भन्ने कुरा हो जस्तो सबै त्यही त होला नि मेरो सन्दर्भमा तर त्यसो मात्रै पनि होइन मेरो आफ्नै सन्दर्भ पनि अङ्ग्रेजीको सन्दर्भ अलिक फरक छ मलाई दस कक्षासम्म एसएलसी दिने बेलासम्म पनि आफ्नो नाम राम्रोसँग लेख्न आउँदैन थियो अनि आइए पढ पढ्ने बेलामा आरआर क्याम्पसमा गएर संयोगले त्यो अङ्ग्रेजीमा लेखिएको फर्म चाहिँ पढ्न नजानेर त्यसको स्पेलिङ त्यसको मिनिङहरू नजानेर फर्म भर्दै जाँदाखेरि त्यो दुर्घटनावश भनौँ अझै त्यो चिनो चाहिँ के अरे जर्नालिजम भन्ने विषयमा पनि लागेर अनि अङ्ग्रेजी पढेको अङ्ग्रेजी के अरे पत्रकारिता पढेको मान्छे हो भने मतलब अङ्ग्रेजी नजाँदाखेरि म त्यसरी त्यहाँसम्म पुगेको मान्छे हुँ त्यसपछि मैले आफूलाई अङ्ग्रेजी सुधार्नका लागि मैले पैसा खर्च गरेँ मैले समय दिएँ अलिक धेरै ठाउँतिर ब्रिटिस काउन्सिलदेखि लिएर काठमाडौँका धेरै इन्स्टिच्युटहरूमा गएर चाहिँ अङ्ग्रेजीको कक्षाहरू लिएँ पछि अङ्ग्रेजी भनेको चाहिँ फेरि भाषा हो र गर्दै गए जानिन्छ भन्ने लाग्यो मैले प्रयास गर्दै गएँ म अहिले आफू कम्युनिकेट गर्न सक्छु अङ्ग्रेजीमा लेख्न सक्छु मतलब अब त्यहीँ पनि एउटा चाहिँ राइटर्स गिल्ड अफ अल्बर्टाले दिने एउटा आप्रवासी लेखकहरूका लागि उपलब्ध गराउने बोर्डर लाइन्स राइटर सर्कलको प्रोग्राम छ अब त्यहीँ पनि म दुई हजार पन्ध्र सोह्रको लागि सेलेक्ट भएको थिएँ त्यसमा त्यो पनि अङ्ग्रेजीमै काम गर्ने भनेर सेलेक्ट भएर त्यसका लागि मैले अङ्ग्रेजीमै काम गरिरहेको छु मैले त्यही अङ्ग्रेजीको हाउगुजी भएका साथीहरूलाई सजिलो होस् भन्नको लागि यो विषयमा अलिकति लामो कुरा गरेँ फेरि कवितातिरै ल्याउँछु तपाईँलाई अब कुन कविता रेडी गर्नुभएको छ अब फेरि म जहाँ बस्छु त्यहाँ हिउँ एकदम धेरै पर्छ यो पनि आप्रवासमाथि नै हो भनेको मतलब अघि सुरुमा जे कुरा भएको थियो त्यसैलाई सन्दर्भ गरेर लेखिएको कविता हो भनेको त्यो ठा स्थान अनुसार चाहिँ व्यक्तिको सिर्जनामा प्रभाव पर्छ कि पर्दैन भन्ने कुरा होला सायद मैले चाहिँ अब आफूले के अनुभव गरेँ त्यो लेखेको छु कविताको शीर्षक हिउँको मरुभूमि समयको भेलमा बग्दै बग्दै आइपुगेको छु म हिउँको मरुभूमि थाहा छ मैले हिँड्नु छ जीवनको अनन्त बाटो हिउँले पुरिएको जमिनमाथि उभिएर यतिखेर म पहिल्याउन खोज्दैछु बीच आफ्नो छाया कहिल्यै पुछ्न सक्दैन यो हिउँ मसँगै टाँसिएर हिँड्ने मेरो मौलिक बासना तातो बालुवाले ढामेको मेरो पैतालाको दाग दर्शन ढुङ्गामा ठोकिएर रगत पक्ष भएको मेरो बुढी औलाको खत नाम्लोले खजमजिएको मेरो तालुको कपाल र मनभरि कुदिएका अतृप्त सपना जतिपल्ट छोएर जान्छ मलाई यो चिसो बतास उडाउन सक्दैन यसले मनभरि बाँधेर बसेका मेरा साथी प्रेमी र आफन्तको सम्झना बेतोडले बतासिएर कुद्ने मसिना गाड़ीका सीटहरूमा संयौं मानिसले कोचाकोच रेलका डिब्बा र हन्मेर्ना डण्डीहरूमा देख्दैछु म हिउँले कठाङ्रिएका सपनाहरूको तछाड मछाड स्टेशनमा ठोकिएर छरिएका सपनाहरू सम्हाल्दै गफिरहेछु कुनै सङ्गीसित भाइबरमा कुदाइरहेछु मेरा स्मार्ट स्मार्टफोनको स्क्रिनमा गरिरहेछु ट्वीट ठेलिरहेछु मेसेज र अपलोड गरिरहेछु हिउँका केही तस्बिर हिउँको मरूभूमिमा हराएको छ परिचय परिचय खोज्दै म चहारिरहेछु ग्यास स्टेसन रेस्टुरेन्ट टेकियर स्टोर र सेक्युरिटी अफिस र फर्किरहेछु आएर आफ्नो मथिङ्गल मान्छेहरूको हतारको लस्कर र निद्रा कचपटिएका अनिदा आँखाहरूमा म देख्छु निद्रा जस्तै कचपटिएका सपना यतिखेर म लेख्न खोज्दैछु हिउँमा आफ्नो नाम र सोचिरहेछु अहिलेसम्म कति नामहरू ती नामसँगै जोडिएर आएका कति सपनाहरू पग्लिएर विलीन भए होलान् यो हिउँको मरूभूमिमा मैले अब भन्नुपर्छ तपाईँ कवि गीतकार कथाकार हुनुहुन्छ पत्रकार पनि हुनुहुन्थ्यो तपाईँलाई यो चारैवटा विधामा कस कसको प्रभाव रह्यो कोही न कोहीले त होम्यो होला कविताको प्रभाव सानैदेखि रह्यो होला प्रायः सबै मान्छेलाई त्यही नै हुन्छ तपाईँलाई कसले प्रभाव हालिदियो कथामा कसले प्रभाव हालिदियो कथामा पनि अब्बल राम्रो कथा लेख्ने केही पङ्क्तिमा पर्नुहुन्छ तपाईँ गीत पनि तपाईँका राम्रो लाग्छन् मलाई गाइएका गीतहरू यसरी चाहिँ कस कसको प्रेरणा पाउनुभयो तपाईँले फरक फरक विधामा कविता लेख्न चाहिँ मैले स्कुलदेखि नै थालेको हुँ त्यस कारणले कविता लेख्नलाई अब लेखनकै प्रेरणा मलाई मेरो स्कुलकै एकजना सर हुनुहुन्थ्यो रमेश मन अधिकारी भन्ने उहाँका कारणले तैँले लेख्न सक्छस् स्कुल तहमै तैँले लेख्न सक्छस् लेख भनेर उहाँले हौस्याउनु भयो र सायद म लेखनमा लागेँ त्यसो नभए म सायद लेखनमा लाग्दैन थिएँ अन्तै लाग्थेँ होला कविता लेखनमा चाहिँ म भूविसर्जनको कविताहरू साह्रै धेरै मन पराउँछु पुरानो पुस्तामा गोपाल प्रसाद रिमालका कविताहरू साह्रै धेरै मन पराउँछु त्यसपछि मलाई मनपर्ने पछिल्ला समयका युवा कविहरू भनेको चाहिँ मेरा अग्रजहरू हुन् श्रवण मुकारुङ विप्लव ढकालका कविताहरू मलाई अत्यन्त मनपर्छन् म उनीहरूका कविताहरू पढेर धेरै आफूलाई ऊर्जाशील महसुस गर्छु के अरे त्यसपछि त्योभन्दा पनि त्यो त्यो पुस्ताकाहरूमा विभिन्न अरू साथीहरू अरू अरू अरू साथीहरू अरू कविहरू पनि हुनुहुन्छ त्यो त्यो त जसको प्रभाव चाहिँ अझ बढी पऱ्यो होला कवितामा मलाई जस्तो लाग्छ र म रमेश क्षितिज अझ मलाई मैले भन्न छुट्याएको नाम चाहिँ विप्लव ढकाल श्रवण मुकारुङ रमेश क्षितिजहरूको कविता पढेर हुर्किएको हुँ म त्यस कारणले गर्दाखेरि मलाई उहाँहरूको कविता अत्यन्त मनपर्छ र कविता चोटिलो प्रभावकारी हुनुपर्छ भन्ने लाग्छ सधैँभरि त्यस्तै आउतिका कविताहरू म आउतिको कविताहरूको म फ्यान हुँ त्योभन्दा बाहेक कथामा चाहिँ मलाई अब म पहिलादेखि कथा पढ्थेँ सायद कथामा म कहाँ किन कथा पढ्दाखेरि कहाँ के पुगेन कि कथा चाहिँ किन यो अलि अरहरो अरहरो भयो मान्छेका कथाहरू किन कथा चाहिँ मेरो दिमाग हल्लाउन सकेन भन्ने लागिराखेको बेलामा मैले कुमार नगरकोटलाई पढ्न पाएँ बिचमा यद्यपि मैले कथा चाहिँ कुमार नगरी पढ्नुभन्दा पहिला पनि लेखिसकेका थिएँ छापिसकेका थिएँ मेरा कथाहरू तर त्यो कथाको ट्रेन्ड भनेको अलि छुट्टै खालको ट्रेन्ड थियो मेरो आम अलि पुरानो पुरानो खालको ट्रेन्ड थियो तर मैले जब कुमार नगरकोटी पढेँ मलाई त्यसपछि हो मैले पढ्न चाहेको लेख्न चाहेको शैली चाहिँ यो रहेछ भन्ने लाग्यो मलाई त्यसपछि मैले त्यो त्यो प्रेरणा चाहिँ मलाई त्यहाँबाट पनि आयो तर कथाकै लेख्ने प्रेरणा मैले बिपी पढेँ त्योभन्दा बाहेक चाहिँ दौलत विक्रम विष्टहरूका उपन्यासहरूबाट पनि मलाई त्यो प्रभाव धेरै पर्यो त्यस हिसाबले चाहिँ पछिल्लो समयमा मलाई कथाको नयाँ शैलीको ऊर्जा ऊर्जा चाहिँ मलाई कुमार नगरकोटीबाटै प्राप्त भएको उनले मलाई हौस्याइरहे उनले पनि तैँले लेख्न सक्छस् लेख राम्रो छ शैली भनेर उहाँले मेरो कवि किताबमा पनि लेख्नु भएको छ मेरा कथाहरूमाथि छोटो उहाँको मन्तव्य योभन्दा अगाडि निलेमा र गाडा हुँदै त्यस कारणले यद्यपि मेरो आफ्नै शैली छ अहिले म आफ्नै शैलीमा लेख्छु म आफ्नै विषयवस्तुहरूमा लेख्छु मेरो विषयवस्तुहरू फरक छन् शैलीहरू फरक छन् त्यसरी म कवितामा लागेँ अब गीतहरू चाहिँ त अब साथीभाइ अब पहिलादेखि गजल लेख्ने भावनाले गीतहरू चाहिँ अलिक सजिलै भयो होला जस्तो लाग्छ गीत लेखिन्थ्यो अब कहिले कहिलेकाहीँ चाहिँ के पनि हुन्छ भने कविता लेखेकै विषयहरूमा पनि मैले कथा लेखेको छु कविता लेख्यो कवितामा सबै कुरा भन्न नसकिने अनि त्यसपछि चाहिँ त्यसलाई कथामा लेख्नुपर्छ भनेर जस्तो टेस्टी बेबी र मेरी प्रेमिका भन्ने मेरो कविता पनि छ अनि त्यही कथा पनि छ मेरो चाहिँ त्यसरी मैले कविता र कथा एउटै विषयमा पनि लेखेको छु यो कविता र कथालाई जोडेर मलाई मेरो दिमागमा अर्को प्रश्न छ तर पहिला एउटा कविता सुनाउँ त्यस पछाडि सोध्छु म तपाईँलाई म त्यही कविता सुनाउँछु जुन विषयमा मैले कथा पनि लेखेको छु यो कथा हामीले श्रुति समयबाट पढि पनि सकेका छौँ आज कविता सुन्न पाइने भयो टेस्ट्युब छोरो र मेरी मेरी प्रेमिका यो कविताको शीर्षक अगेनाको तिनखुट्टे उदान परालको गुन्द्री अथवा डोको नाम्लो र खुर्पेटोसँग अपरिचित मेरी प्रेमिका कम्प्युटरको माउसमा कोमल हात घुमाउँछे र कुनै च्याट पार्टनरसँग छिल्लिन्छे घन्टौँ घण्टा अथवा कुनै साइबर क्याफेमा लुकी लुकी हेर्छे गुलाबी रङका नग्न फोटाहरू सायद सोच्दी हो मभन्दा धेरै माया गर्छ उसलाई उसको कम्प्युटर जहिले अँगालिन्छौँ हामी एकान्तमा विज्ञानलाई प्रेम गर्दै ऊ लाडिन्छ मेरो काखमा म छाला जस्तो गोरो हुन नसकेको उसको हार्दिकता सुमसुम्याउँछु चेतनाका हत्केलाहरूले त्यति नै बेला रातम्य बिहेको डोली र मधुरातको कल्पना गर्दै उभन्छे अनमोल जन्माउन म कुनै सन्तान जन्माउन खेप्न सक्दिनँ म गर्भको पीडा हामीलाई सन्तान आवश्यक परे वीर्य जम्मा गर्नेछौँ टेस्ट ट्युबमा र कुनै टेस्ट ट्युबले जन्माइदिनेछ हामीले चाहेको छोरा के विज्ञानको प्रगतिसँग तिमी सहमत छैनौ चटकाएर एक झाप्पु विज्ञानको प्रगतिलाई असहमतिमा ओठको ल्याप्चे टाँसिदिएर उसको ओठमा म भन्न सक्दिनँ मेरी प्रेमिकालाई तिमीसँग छैन कुनै मातृत्वको शेष नछ प्रसव पीडाको सुखद अनुभूति गर्ने क्षमता प्रिय टेस्ट्यू बेबीसँग रहने छैन हाम्रो कुनै नाता उसले सम्भोग गर्न सक्नेछ तिमीलाई पनि मैले जस्तै निर्धक्क मलाई माफ गर प्रिय म कुनै टेस्ट्युब छोराको बाबु भन्न सक्दैन टेस्ट्युब छोरो र मेरो प्रेमिका हामीले कवितामा सुन्यौँ कथामा पनि सुनिसकेका छौँ अब अनमोलजी तपाईँले अघि भन्नुभयो नि म कवितामा बाँधिएर नसकेको कुरा कथामा लैजान्छु भनेर हामी कहाँ यो ट्रेन्ड धेरै लेखकमा छ कविता कथा गीत गजल एउटै लेखकले लेखिरहेको हुन्छ तपाईँ त अब उता गएर आप्रवासी लेखककै रूपमा पनि अट्याच हुनुभएको छ विदेशको ट्रेन्ड र हाम्रो ट्रेन्ड कस्तो रहेछ साहित्यिक ट्रेन्डहरू यो विधागत चलन भइरहने एउटै लेखकले दुई तिनवटा विधा चाल्ने त्यता पनि छ त्यस्तो छ एकदम एकदम धेरै देख्छु मैले म जस्तो म बसेकै ठाउँका राइटरहरू पनि कथा उपन्यास कविता लेख्नेहरू पनि छन् तर कवितामा स्पेसल लागेका मान्छेहरू पनि कवितामा मात्रै लागेका पनि भेटेको छु र मैले यहाँबाट उता गएर पढेका कविताहरू चाहिँ अब हामीले यहाँ पढिरहेका कविताहरूभन्दा साह्रै भिन्न खालका भेट्छु हाम भेट्छु म चाहिँ म अलि अलि भिन्न अनुभव गर्छु सायद त्यो परिवेशका कारणले होला त्यो वातावरणका कारणले होला त्यो उनीहरूको अन्डरस्ट्यान्डिङको लेभलका कारणले पनि होला अब व्यक्तिले कसरी विषयवस्तुलाई अन्डरस्ट्यान्ड गर्यो भन्ने हिसाबले पनि हुनसक्ला त्यो कुरा चाहिँ त्यस्तो हो जस्तो लाग्छ त्यस हामीले साह्रै कविता चाहिँ एकदम उल्काविधि हुनुपर्छ भनेर हामी एकदम प्रहार गर्नुपर्छ भनेर कवितालाई भनिरहेका छौँ तर त्यहाँ चाहिँ कविता साधारण हुनुपर्छ साधारण तरिकाले पनि जान सकिन्छ भन्ने हिसाबले उनीहरू साधारणीकृत गरेर आम मान्छेहरूले बुझ्ने एकदम सिम्पल सिम्पल भन्दा पनि सिम्पल तरिकाले गएको देख्छु म चाहिँ त्यतातिर कथा पनि कथा चाहिँ कथा पनि हाम्रो पनि केही चाहिँ छ तर मै मैले कथामै काम गरेको हुँ राइटर्स गिल्ड अफ अल्बर्टासँग र म कथा नै लेखिरहेको छु उनीहरूका लागि त्यो भएर कथा चाहिँ उनीहरूले हामी धेरै कथा चाहिँ भन्छौँ सुनाउँदा रहेछौँ वा भाषा वा शब्दमा लेखे पनि हामी धेरै कथा चाहिँ भन्छ भन्दा रहेछौँ उरोयो भन्छौँ के गयो भन्छौँ होइन हामी विषयवस्तुलाई भन्छौँ उनीहरू विषयवस्तुलाई देखाउनुपर्छ पात्रलाई देखाउनुपर्छ भन्दा रहेछन् त्यो कुरो चाहिँ मैले आफ्ना दुईवटा कथाहरूमा मेरो यो उन्नाइस नम्बरको सबै कथाहरूमा त्यो प्रयोग नआउन सक्छ किनभने केही कथाहरू मैले पहिला लेखिसकेका कथाहरू पनि छन् रिराइट त गरेको छु त्यसलाई तल पुरानो ट्रेन नै अब यथावत पनि होला तर मैले लेखेका नयाँ कथाहरूमा मैले आफूले सिकेको नयाँ सिपलाई प्रयोग गर्न खोजेको छु जस्तो कथालाई भन्ने भन्दा देखाउनेतिर अलि बढी लागेको छु म चाहिँ त्यो कथा देखिएन भने मान्छेले फिल गर्न सक्दैन र पाठकले फिल गर्न सकेन भने त्यो लेखक चाहिँ असफल हो भन्ने उनीहरूको मान्यता हुँदो रहेछ त्यतातिर त्यो भएर म चाहिँ उनीहरू उनीहरूले मेरो एडिटरले मलाई त्यसरी वा मैले त्यहाँ जाँदाखेरि त्यहाँका राइटरहरूसँगको सङ्गतमा त्यो सिकेँ र त्यो कुरा मैले आफ्नो राइटिङमा नै प्रयोग गर्न सकेको खोजेको छु कथामा तपाईँले क्यानेडियन राइटरहरूसँग नजिकै रहेर हेर्दा उनीहरूका साहित्य अध्ययन गरिरहँदा हाम्रा कथाहरू कमसल छन् कि अब्बल छन् कि औसत छन् हामीले प्रचार गर्न सक्यो भने अन्तर्राष्ट्रिय मापदण्डका पनि छन् हामीभित्र कथाहरू तपाईँले नेपाली साहित्यको त पढ्नु भएको छ होइन कथाहरू हामीसँग कमजोर त छँदै छैनन् हामी एकदम अब्बल लेखकहरू हौँ यहाँ हामीसँग एकदम अब्बल लेखकहरू छन् समस्या के हुँदो रहेछ यो भाषागत हिसाबले भन्दाखेरि हाम्रो ट्रान्सलेसन धेरै भएको छैन ट्रान्सलेसन जति भएका छन् ती गतिलोसँग भएका छैनन् अनि गतिलोसँग ट्रान्सलेस भएकाहरू गतिलो ठाउँमा पुगेका छैनन् अब यी सबै कुराको मेल नहुन्जेलसम्म क्लिक कहाँबाट गर्ने हो भन्ने कुरो हामी त्यहाँसम्म पुग्नलाई समस्या छ मलाई पहिलो कुरो त्यस्तो लाग्छ किनभने विषयवस्तु भनेको त ब्रह्माण्डको सबैले अब अन्तर्राष्ट्रिय विषय वा के विषय भन्ने हुँदैन एउटा विषयवस्तु कहाँनिर गएर कसलाई क्लिक हुन्छ भन्ने ठेगाना तपाईँ द्वन्द्वको माथि कथा लेख्नुभयो भने हाम्रो जस्तो द्वन्द्वको मुलुक द्वन्द्व भएका मुलुकहरू अन्ततिर पनि होला नि तर हाम्रो द्वन्द्व फरक हो अन्तको द्वन्द्व फरक हो हामीले हाम्रो द्वन्द्वका विषयमा चाहिँ कथा नै लेख्न सकेका छैनौँ भने पनि हुन्छ खासमा चाहिँ केही कथाहरू आएका छन् दुई धारबाट आएका छन् जस्तो एउटा चाहिँ एकदम एक्सट्रिम धार धारबाट आएको छ त्यो एकदम द्वन्द्व सही थियो भन्ने धारबाट आएको छ अर्को चाहिँ यो खत्तमै थियो यो त एकदम ध्वस्तै थियो यसले त खत्तम पार्यो नै भन्ने धारबाट कथाहरू लेखेका छन् जो नारा शैलीमा लेखेका छन् उदाहरणको लागि जस्तो कि द गुड अर्थ छ नि एकदम त्यो चाहिँ हामीहरूकै जस्तो पूर्वीय सभ्यताको कथा त हो सिद्धार्थ हामीहरूकै जस्तो पूर्वीय सभ्यताको कथा त हो तर पश्चिमाले लेखेर पपुलर बनाइदिनु पर्यो भनेपछि हाम्रोमा लेख्नेहरूको कमजोरी भएको कि हामीले प्रचार गर्न नसकेको भन्ने दुविधा चाहिँ एउटा रहिरहन्छ हामी साहित्यिक प्रस्तुताहरूलाई लेख्नेको कमजोरी हो जस्तो मलाई लाग्दैन किनभने सबै राइटरको लेखन अन्तर्राष्ट्रिय स्तरमा पुग्ला वा त्यो लेभलमा पुग्ला भन्ने मलाई लाग्दैन जति छन् जतिले लेखिरहेका छन् तिनको लेखाइलाई केही परिमार्जन केही सम्पादन गर्ने हो भने त्यो तहमा पुग्न सक्छ अब त्यो जस्तो द गुड अर्थ वा हर्मनिस्यको सिद्धार्थ हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने ती विषयवस्तु पनि लोकल विषयवस्तु नै तपाईँ हामी त्यसलाई हेऱ्यौँ भने के अरे चाइनाको अर्थतन्त्र चाइनाको सोसाइटीलाई हेर्न तपाईँ द गुड अर्थ हेरे पुग्यो यद्यपि त्यसका कन्सिक्वेन्सेसहरू अरू पनि छन् मेरै आफ्नै अब त्यो चाहिँ अब के हिसाबले लेख्यो चाइनाको चाहिँ कम्युनिजमलाई बदनाम गर्न लेख्यो भन्नेहरू पनि छन् त्यसको आलोचना पनि भएको छ त्यसमा समस्या छैन तर हामीले हेर्दाखेरि चाहिँ आखिर विषयवस्तु भने त सानो नै हुने रहेछ नि हामी एकदम ठुल्ठुलो अन्तर्राष्ट्रिय विषयवस्तु खोजेर हिँडिरहेका छौँ जस्तो लाग्छ मलाई कहिलेकाहीँ चाहिँ तर सामान्य हिसाबले चाहिँ सामान्य विषयवस्तुमै लेख्ने हो कविता होस् कथा होस् सामान्य विषयवस्तुमै लेखेर त्यसलाई परसम्म पुऱ्यायो भने हामीले हाम्रै सामान बिकाउने त भने हामीले हाम्रो चिज हामीले नै देखाउने हो जस्तो लाग्छ मलाई उज्यालो रेडियो नेटवर्कमा तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ एकल कविता वाचनमा आज म कवि अनुमोल मणिसँग कुराकानी गर्दै उहाँका कविता सुनाइरहेको छु यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्न सक्नुहुन्छ हरेक शनिबार राति सभा नौ बजेदेखि दस बजेसम्म तपाईँको रेडियो सेटमा बज्ने यो कार्यक्रम युजेवाईएएलओ उज्यालो मोबाइल एप्लिकेशनबाट पनि प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ त्यसै गरी उज्यालो अनलाइन डट कमबाट पनि यो कार्यक्रमलाई सुन्न र डाउनलोड गर्न सकिन्छ आज एकल कविता वाचनमा मसँग कवि अनमोल मणि हुनुहुन्छ कवि पत्रकार हुनुहुन्छ र उहाँले साहित्यमा पनि आफ्ना पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ पत्रकारिता पनि लामो समय लगभग दुई दशक पत्रकारिता नेपालमा गरिसकेर त्यसपछि क्यानाडा जानुभएको तीन वर्ष पूरा भइसकेको छ र उहाँसँग आज हामी उहाँका कविता सँगसँगै कुराकानी चाहिँ अरू पनि गर्दैछौँ र कविता चाहिँ सुनिरहेका छौँ उहाँका कथाका कुरा गर्दैछौँ गीतका कुराहरू गर्दैछौँ र विशेष गरी क्यानाडामा पुगिसकेपछि पनि उहाँ लेखनमा सक्रिय हुनुहुन्छ त्यहीँका लेखकहरूसँग बसेर आप्रवासी लेखकका रूपमा एउटा संस्थामा आबद्ध भएर लेखिरहनु भएको छ संस्थाको नाम म पटक पटक भुलि पनि रहन्छु अनमोलजीलाई फेरि स्वागत गरेँ मैले कार्यक्रममा धन्यवाद लेख्नको लागि तपाईँले यहाँ बसेर जे लेखिरहनु भएको थियो नि जस्तो लेख्नुहुन्थ्यो तपाईँले जे सिक्नुभयो नेपाली माटोमा नेपाली परिवेशमा तपाईँले अब अन्तर्राष्ट्रिय किताब नेपाली किताब जे जे पढेर सिक्नुभयो जे जे जान्नुभयो तपाईँ उहाँ गइसकेपछि एउटा चाहिँ भूगोल र परिवेशले तपाईँलाई सिकाएको कुरा मैले अघि सोधेँ त्यो तपाईँले भनिसक्नुभयो फरक हुन्छ ठाउँ अनुसार लेखनीमा विचारहरू चाहिँ बदलिँदै जान्छन् भनेर भन्नुभयो भने त्यहाँ गइसकेपछि चाहिँ तपाईँलाई तपाईँको स्किल बढाउनलाई राइटिङको स्किल बढाउनको लागि चाहिँ क्यानेडियन त्यो सोसाइटीले केही सहयोग गरेको छ कि अथवा होइन म स्किलफुल त थिएँ मलाई एक्सप्रेसनको लागि मात्रै सजिलो पारिदियो भन्नुहुन्छ होइन प्रत्येक कुरा प्रत्येक ठाउँमा हरेक चिजसँग सिक्न सकिन्छ म त्यहाँ पनि गएर सिक्दैछु र मलाई त्यहाँ सिक्ने अवसर राइटर्स गिल्ड अफ अल्बर्टाको बोर्डरलाइन्स राइटर सर्कलमा जब म छनौट भएँ त्यसपछि त्यसले मलाई एकदम धेरै सिक्ने अवसर दियो मैले अलिकति अघि पनि भने कस्तो खालको सिक्ने अवसर दियो भन्यो भने जस्तो हामी चाहिँ यहाँ मैले आफूले आफूलाई भन्दाखेरि तथाकथित लेखक भै टोपलेको दुई चारवटा पुस्तक पनि प्रकाशित गरेको दुई चारजनाले पढि पनि दिएको राम्रो छ भनेर फुर्काइ पनि दिएको नेपाली पत्रकारितामा लामै समय र मेन स्ट्रिमकै जर्नालिजममा चाहिँ एकदम राम्रोसँग बसेको अब त्यो एउटा घमण्ड त्यो एउटा चाहिँ घमण्ड नै भनौँ त्यसलाई अब त्यो एउटा अहम हामी म मसँग पनि थियो जति अरूसँग पनि छ त्यो सबैसँग हुन्छ प्राय मसँग पनि थियो तर त्यहाँ गएर बोर्डरलाइन्स राइटर सर्कलमा छनौट भइसकेपछि पहिलोपल्ट कथा लेख्ने र मेरो एडिटरसँग मिटिङ भयो मेरो एडिटर एसजी वाङ भन्ने हुनुहुन्थ्यो उहाँ पनि राम्रो उपन्यासकार कथाकार हो थ्रिलरहरू लेख्नुहुन्छ उहाँले अनि पहिलोपल्ट ड्राफ्ट गरेर कथा उहाँलाई पठाएँ सरदर उन्तिस सय वर्डको एउटा कथा थियो चेस्ट पेन भन्ने एउटा कथा लेखाएको थिएँ मैले यो छातीको दुखाइमाथि तर त्यो एउटा प्रेम कथा लेखाएको थिएँ अनि उहाँले पाँच दिन कि छ दिनपछि चाहिँ मलाई त्यो फिर्ता गर्नुभयो फिर्ता गरेपछि चाहिँ मैले इमेल खोलेर हेरेँ र त्यो डकुमेन्ट हेर्दाखेरि म झन्डै झन्डै चाहिँ अब यो लेख्न मैले नलेखे पनि हुन्छ होला जिन्दगीमा अब म नलेखौँ भन्ने तहको निराशामा पुगेँ भने म त मेरो अहम त्यहीँनिर पहिलोपल्ट चकनाचुर भइहाल्यो किन भन्नु होला भने मैले यहाँ चाहिँ आफूले जे लेखेको त्यो ठिक हो भन्ने तहमा थिएँ होला सायद होइन मलाई के लाग्थ्यो भने मैले लेखेको यहाँ तुरन्त छापिहाल्थ्यो छापिएपछि चाहिँ अनि मान्छेको प्रतिक्रिया आउँथ्यो अँ राम्रो लेख्नुभयो भनेर भन्थे त्यो हिसाबले पनि मलाई अलिकति फुर्किएको जस्तो अनुभव भएको थियो होला तर त्यहाँ गएर जब मेरो एडिटरले रातो लगाउन बाँकी चाहिँ माथिको शीर्षक र तलको एउटा वाक्य मात्रै जब देखेँ त्यसपछि हरेक वाक्य हरेक चाहिँ प्याराग्राफ अनि त्यसपछि हरेक चाहिँ त्यो झन्डै झन्डै सबै जसो कथा चाहिँ रिराइट गर्नुपर्छ भनेर उहाँले चाहिँ एडिट गरेर पठाइसक एडिट गरेर उहाँको कमेन्टहरू पढ्दाखेरि पहिलोपल्ट पढ्दाखेरि म कस्तो भयो होला तपाईँ अनुमान मात्रै गर्न सक्नुहुन्छ होइन धेरै जसो राइटरहरूलाई हुन त एडिटिङको आफ्नै शैली हुन्छ मैले अर्काको एडिटिङ गरेँ पनि त्यसो गर्न सक्छु तर मैले सामान्य हिसाबले जानेको सिकेको कुरा चाहिँ भने मैले सिक्न धेरै बाँकी छ मैले चाहिँ जानेको रहेन छु अझै पनि भन्ने तपाईँलाई कन्भिन्स हुने गरी एडिट कन्भिन्स हुने गरी उहाँले एडिट गरिदिनु भयो त्यस मैले चाहिँ लेखनकै शैली नै सिकेँ भन्छु मैले कथामा चाहिँ भनेपछि अब यो उन्नाइस नम्बरमै पनि त्यसपछि लेखेका कथाहरू छन् कि छैनन् दुईवटा कथा छन् भनेपछि त्यसमा त धेरै निखार आयो होला अथवा अब अनुमल मणिको तेस्रो सङ्ग्रह आउँदाखेरि कथा सङ्ग्रह आउँदाखेरि तेस्रो कि चौथो अब तेस्रो तेस्रो आउँदाखेरि त अझ त्यो धेरै निखार भएर आउँछ भनेर हामी आशा गर्छौँ मैले मेरो पाठकलाई मलाई सुन्ने मान्छे श्रोताहरूलाई मैले त्यो भन्न सक्छु कि म नयाँ शैलीमा लेख्ने प्रयास गर्नेछु अब त्यही आउँछ कि आउँदैन भन्ने कुरा त म मेरो क्षमता कति छ त्यसमा भर पर्ला मैले जानेको कुरा अलिकति नयाँ शैलीमा किनभने त्यो अङ्ग्रेजीमा पनि लेख्नुपर्ने भएको हुनाले मैले जानेको कुरा म नयाँ शैलीमा कथा भन्ने भन्दा पनि देखाउने वा अनुभव गराउने वा एक्सप्रेसनको शैली चाहिँ म चाहिँ प्रयास गर्नेछु र मैले त्यो कथा यो दुईवटा कथामा नै प्रयोग गरेको छु जुन शैली मैले मेरो अहिले नयाँ आउने दुईवटा कथामा नै मर्न पनि गाह्रो छ भन्ने एउटा कथा र अनि अर्को एउटा कथामा मूर्छना भन्ने कथामा पनि प्रयोग गरेको छु त्यही शैलीमा अङ्ग्रेजीमा पनि आउँदछ मेरो दुई हजार अठारमा सङ्ग्रह त्यस कारणले गर्दाखेरि मेरो विचारमा त्यो सङ्ग्रहमा आउँदाखेरि मेरो निलिमा र गाड आउँदा भन्दा जसरी उन्नाइस नम्बर फरक शैलीमा आएको छ र फरक विषयवस्तुमा आएको छ अब आउने अर्को कुनै अर्को सङ्ग्रह चाहिँ पक्का पनि एकदम नयाँ टेस्ट र नयाँ नयाँ शैलीमा नै हुन्छ अब कविता एकचोटि सुनौ त्यसपछि फेरि हामी कुराकानी जोड्छौँ यो कविता फेरि पनि उयो अघि विषयवस्तु समय र सन्दर्भहरू भने जस्तै यो पनि एकदम नयाँ कविता काहीँ नछापिएको मैले एकल कविता वाचनमा मात्रै पढेको रेडियोमा पनि काहीँ नपऱ्यो पहिलोचोटि पढ्दैछु म यहाँ चाहिँ उदास अनुहार सम्झेर कविताको शीर्षक भर्खरै तानबाट झारिएको रङ्गिन गलैँचा जस्तो पार्कको नरम दुबोमा बसेर घाम ताप्दै वा घाम छल्दै के सोचिरहेछौ तिमी र भुइँमा झरेको म्याप्पलको सुकेको पात जस्तो उदास छ तिम्रो अनुहार खर्कको भेडीगोठभन्दा ठूलो स्टोरभित्र तिमीले तानेको त्यो गाडामा सामान भरिएको छ कि सपना ग्यास स्टेशनको एकाउन्टमा तिमी सिक्का गनिरहेछौ कि उमेर कस्तो छ भर्खरै दाहिने चोरी औंलाले स्नित्त पुछेको तिम्रो निधारको पसिनाको रङ सिरसिर बतासबीच भर्खरै आकाशबाट झरेको नरम कपास जस्तो हिउँ कपाल कुम र अनुहारबाट टकटकाउँदा पनि किन हेरिरहेछौ र चुमिरहेछौ तिमी हत्केलामा बसेको हँसियाको यी पुरानो ठेला किन तिमीलाई यति विघ्न प्रिय लागेको दर्शन ढुङ्गामा ठोकिएर रगत पछे तिम्रो त्यो दाहिने खुट्टाको बुढीऔँलाको खत तिमी त ती सब मेट्न र भुल्न चाहन्थ्यौ साँची कता जाँदैछ एउटा भङ्गालोबाट उछिटिएर अर्को भङ्गालो पुगेको तिम्रो जीवनको डुङ्गा चौरभरि चरिरहेका पानी पानीहाँसका बथान हेर्दै किन उदास उदास छौ तिमी के भन्यो त्यो रेस्टुरेन्टको साहुले आज साँच्चै किन गाली गर्यो त्यो स्टोरको सुपरभाइजरले किन रिसाई कि डाइरेक्टर किन बेखुस भयो तिम्रो कार्यालयको हाकिम किन असन्तुष्ट भए आइब्रो मिलाउन आएकी त्यो गोरी केटी तिम्रो आँखा छलेर कता भाग्यो मानसिक रोग त्यो मानसिक रोगको त्यो बिरामी र किन केरकार गर्यो तिमीलाई पुलिसले तिमी त कुदाइरहेछौ विशाल चिल्लो सडकमा भर्खरै किनेको आफ्नो नयाँ निजी कार टाउकोमा सिउरेका छौ त्यो ब्रान्डेड चस्मा छातीमा भिरेका छौ एउटा एसएलआर क्यामेरा हातमा छ भर्खरै आएको नयाँ मोडेलको स्मार्टफोन छिनछिनमा पोस्टिरहेछौ मुस्कान सहितको सेल्फी फेसबुकमा पोखिरहेछौ असन्तुष्टि ट्विटरमा र पनि सधैँ अनिदो जस्तो सधैँ असन्तुष्ट जस्तो जीवनमा केही नभेटे र नपुगे जस्तो किन फुस्रो फुस्रो छ तिम्रो अनुहार किन बिरङ्गी जस्तो देखिएको तिम्रो ओठको लिपस्टिक गालाको पाउडर र क्रिमको चमक किन छोप्न नसकेको तिम्रो ओठको कृत्रिम मुस्कानले उदास उदास देखिएको तिम्रो त्यो अनुहारको भाव के लिन आएका थियौ के लिन आएका थियौ र के पुगेन तिमीलाई बोल किन मौन छौ केही त बोल किन आयो तिमी भूगोलको अर्को पिँधमा हजारौं माइल पर प्रियजनहरू छाडेर जहाँ घाम पनि एक दिन ढिलो उदाउँछ जहाँ जुन पनि एक दिन ढिलो अस्ताउँछ अनुमलजी कविताको मिठास केमा हुन्छ मलाई चाहिँ कविता मात्रै होइन मलाई सबै थोक साहित्य पढ्दाखेरि निबन्ध नै पढ्दाखेरि पनि वा कथा पढ्दाखेरि वा कविता पढ्दाखेरि म आफू चाहिँ जब त्यो कविता सुन्दा वा पढ्दा व्यक्तिले त्यो कुरो फिल गरेर त्यो कुरो यस्तो थियो भनेर दृश्यानुभव गर्न सक्दैन दृश्यानुभव गर्न सक्छ त्यो चाहिँ कविताको मिठास हो भन्ने लाग्छ मलाई विषयवस्तु आफ्ना आफ्ना सक्छन् आफ्नै आफ्नै हुन सक् त्यो परिवेशहरू आफ्ना आफ्ना सक्छन् तर त्यो परिवेशमा मान्छेलाई ढाल्न सक्ने गरी कविता लेख्नु चाहिँ चुनौतीपूर्ण कुरा हो जस्तो लाग्छ मलाई धेरैले फेरि आफ्ना कविता सबैले राम्रो भन्छन् होइन अब यो राम्रा राम्रा भन्नेहरूको भिडमा उदाहरणकै लागि मैले एकल कविता वाचनमा कविता पढ्न तपाईँ जो कोही पनि आउन सक्नुहुन्छ हामी राम्रा कविहरूलाई ठाउँ दिन्छौँ भनिसकेपछि कमसेकम पैँतिस चालिसवटा रेडियोबाट एकैचोटि यो कार्यक्रम अहिले बजिरहेको छ भनेपछि औसतमा राम्रो कविलाई त मैले ल्याउनु पऱ्यो अनि कोही कोही कविता हेरेर होइन यो यतिको त नगरौँ होला अलिक तपाईँ प्र्याक्टिस गर्नुहोस् न भनेर छोडिदियो भने किन मेरो त यो राम्रो छ नि यो कविता नजानी कसरी नजानी हुन्छ भन्ने खालको भन्नुहुन्छ उहाँको तर्कबाट हो उहाँलाई राम्रो लाग्छ राम्रो राम्रो छ राम्रो र नराम्रो छुट्याउने हामीले एउटा अवधारणा के बनाउन सक्छौँ कविताको लागि मैले एउटा जनरली इक्जाम्पल मात्रै यो त्यो राम्रो र नराम्रो भन्नुभन्दा पनि अब पाठकका लागि वा तपाईँका लागि विशेष गरी तपाईँ अनि उहाँ त्यो कविता पढ्ने र सुन्ने मान्छेका लागि पनि जस्तो लाग्छ मलाई चाहिँ जस्तो मैले के गर्छु भनेर उदाहरण दिन चाहन्छु जस्तो मैले अहिले पनि के भन्छु भने म मध्यम खालको कवि हो म उत्कृष्ट वा एकदम अब्बल कवि होइन म कथा राम्रो लेख्न सक्छु भन्ने मलाई अहिले अहिले पनि अहम छ एउटा होइन म कथा लेख्न सक्ने मान्छे हो म कथाकार हुँ तर कवितामा म एकदम अब्बल कवि वा अहिले चलेका वा भन्न सक्ने खतरा एकदम चाहिँ एकदम चर्चायोग्य एकदम ठुलो चर्चामा जान सक्ने कवि होइन म मध्यम स्तरको कवि हुँ म आफूले आफूलाई त्यसरी मूल्याङ्कन गर्छु किन भन्दाखेरि मलाई के लाग्छ भने मेरो कविता पढेर मान्छेलाई कविता पढेर मान्छेहरूले रौद्र रूप निकाल्न सके कि सकेनन् वा कविताको फिल गर्न सके कि सकेनन् भन्ने कुरामा म कति सफल छु भन्ने कुरो मैले त्यो भ्यू पाइसकेको छैन त्यसकारणले म चाहिँ मध्यम स्तरकै कवि हुँ जुन दिन मेरो कविता पढेर मान्छेहरूले होइन मैले तपाईँको फलानु कविता पढ्दाखेरि यस्तो फिल गरेँ भन्ने मान्छेले मलाई त्यसो भन्दैन त्यो दिनसम्म म चाहिँ राम्रो कवि होइन अब राम्रो र नराम्रो वा तपाईँ त्यो रेडियोमा पढ्न सक्ने नसक्ने वा तपाईँको प्रचार गर्न नसक्ने नसक्ने विषयको मूल्याङ्कन चाहिँ एउटा कुरा चाहिँ प्रस्तुत आफैले पनि गर्न सक्छ किनभने ऊ एउटा राम्रो पाठक हो भन्ने लाग्छ मलाई ए कोही पनि तपाईँ मात्रै होइन कोही प्रस्तुता वा कसैको बारेमा गर्न पऱ्यो भने उसको बारेमा अध्ययन जरुरी छ र त्यो अध्ययन गर्दाखेरि तपाईँले त्यो कुरा चाहिँ ठिक छ भनेर तपाईँले आत्ममूल्याङ्कन निष्पक्ष रूपमा गर्न सक्नुभयो भने त्यो ठिक र तपाईँलाई यो कविता ठिकै लाग्यो भन्ने कुरा लाग्यो भने त्यो चाहिँ भनेपछि पाठकको इमोसन कति ल्याउन सक्यो त्यो कविताले त्यसमा भर पर्छ यो कविता म म त्यसरी मूल्याङ्कन गर्छु म आफू चाहिँ मान्छेहरूको कविता पढ्दाखेरि अरूका कविता पढ्दाखेरि म त्यो भित्र डुब्न सकेँ कि सकेन त्यसका शब्द चयन त्यसको शैली त्यसको विषयवस्तु नै पनि कतिपल्ट र विषयवस्तुको प्रस्तुतिमा त्यसले मलाई तान्न सक्यो कि सकेन म चाहिँ त्यस्तो हेर्छु अब अर्को कवितामा जाउँ अर्को कविता कुन सुनाउनुहुन्छ अब अर्को कविता चाहिँ आज एकल कविता वाचनमा मसँग कवि अनमोल मणि हुनुहुन्छ उहाँ लामो समयदेखि क्यानाडा बस्दै आउनुभएको छ र त्योभन्दा पनि लामो समय लगभग दुई दशक नेपाली पत्रकारितामा र नेपाली साहित्यमा लागिरहनु भएको र निरन्तर अहिले पनि लेखनको क्रमलाई जारी राख्नुभएको छ म एउटा पुरानै कविता सुनाउँछु यो कविताको शीर्षक हो डिसेम्बरको जाडो डिसेम्बर त गइसक्यो कति पुरानो हो यो यो अलिक पुरानै कविता हो यो चाहिँ मैले झन् झन् अडसठी सालतिर लेखेको दुई हजार अडसठीतिर लेखेको कविता हो यसले चाहिँ मैले कस्तो कविता लेख्थेँ हिजो विगतमा भन्ने पनि देखाउँछ मैले अहिले चाहिँ एकदम नयाँ कविताहरू पनि पढेँ धेरै जसो नयाँ कविता नै पढेँ आज धेरै पुरानो कविताहरू पढेको छुइनँ यो अलिक पुरानै कविता हो यो अडसट्ठी भनेको त झन्डै पाँच सात वर्षै पुरानो भयो कविताको शीर्षक डिसेम्बरको जाडो तिम्रो सम्झनाको तातो बाहेक केही छैन मसँग यो डिसेम्बरको जाडोमा रातो गुलाफ जस्तो तिम्रो यौवन प्रेमपूर्ण स्पर्श मसँग हाँस्ने ओठ र रुने आँखाहरू थिए तिमीसँग एउटै मुटु थियो हामीसँग जुन तिमीसँगै गएको छ मलाई बिना मुटु पारेर यतिखेर बाँकी छ मसँग ढोकाको कापमा सबको अड्किएर छाडिएको तिम्रो पछ्यौरीको सुगन्ध सम्झनाको तातोले उभाएका मेरा एकजोर आँखा फुल्दै गरेको चे केस चाउरिँदै गएको गाला मक्किँदै र कमजोर बन्दै गएको कुसुमको बुढो रूख जस्तो यो शरीर जसलाई धावा बोलिरहेछ यो डिसेम्बरको जाडो यहाँ छोडिएको छ प्रत्येक हावाको झोक्कामा खस्ने चैतको चिल्लो पहेँलो पात जस्तो हाँसिरहने तिम्रा निर्जीव तस्विरहरू याद गर्न जो बोल्दैनन् तिमीले जस्तो मिठो तिम्रै अनुहार जस्तो छ घाम उदाउँछ अस्ताउँछ तिम्रै मुस्कान जस्तो छ जुन बादलमा लुक्छ देखिन्छ मेरो मनमा सम्झनाको सिरेटो चल्छ थामिन्छ यी सब अनुभव गर्न कुनै वृद्धाश्रमको वृद्ध जस्तो म छु एक्लो यो डिसेम्बरको जाडोमा बाहिर आगो नै आगोको महोत्सव चलिरहेछ चिसो सडकमा मान्छेहरू प्रत्येक मध्याह वैशालु सूर्यलाई आफूसँग दाँच्दै हत्केलाले छेकेर सलाम गरिरहेछन् तिमी नहुँदा पनि मसँग बाँकी छ बतास भन्दा पनि छिटो कुद्ने समय चट्टान जस्तो कहिल्यै नपग्लिने गरी जमेको दुःख ऐना जस्तै चर्किएको सपना र बनाउँदा बनाउँदै पुरानो भएको जिन्दगीको अधुरो चित्र प्रिय साँच्चै तिम्रो सम्झनाको तातो बाहेक केही छैन मसँग यो डिसेम्बरको जाडोमा रमाइलो कविता सुन्दा सुन्दै समयले हामीलाई घर्क्याउँदैछ मैले यो कार्यक्रम सुनिसकेपछि एउटा कविता त अझै सुन्ने समय छ यो कार्यक्रम सुनिसकेपछि कसरी तपाईँसँग सम्पर्कमा बस्न चाह्यो तपाईँको रचनाबारे प्रतिक्रिया सल्लाह सुझाव दिन चाह्यो भने कसो गर्नु पर्यो म सामाजिक सञ्जालमा सक्रिय नै छु र उपलब्ध छु फेसबुक स्ल्यास एएनएमओएल एमएनआई गर्नुभयो भने मलाई भेट्नुहुन्छ फेसबुक स्ल्यास अनमोल मनी वा एएनएएमओएल एमएनआई पिएयुडिईएल खोज्यो भने म अनमोल मनी पौडेल हेऱ्यो भने मेरो फेसबुकमा तपाईँले मलाई कमेन्ट गर्न सक्नुहुन्छ जसलाई जसलाई मन लाग्छ म ट्विटरमा सक्रिय छु ट्विटर चाहिँ at the rate A N A M O L M N I हो मेरो ट्विटर ह्यान्डल म ट्विटरमा पनि छु फेसबुक ट्विटरमा भेट्न सकिन्छ त्यहाँ पनि भेट्न सकिन्छ र सबैभन्दा सजिलो माध्यम चाहिँ मलाई इमेल गर्न सक्नुहुन्छ मेरो इमेल एकदम सजिलो छ म सधैँ इमेलमा उपलब्ध हुन सक्छु र म सकेसम्म चाँडै रेस्पोन्स गर्ने मान्छेमा पर्छु जस्तो लाग्छ जतिसुकै इमेलहरू म तुरुन्तै रेस्पोन्स गर्न सक्छु त्यो मेरो इमेल एड्रेस चाहिँ एएनएमओएल एमएनआई अनि at the rate Gmail dot com Anmol buddy at the rate Gmail dot com हजुर अलिक छुच्चो पनि बोल्नुहुन्छ अरे तपाईँ हो त्यही सुन्छु म यो चाहिँ यस्तो रहेछ छुच्चो र साह्रै मिठो म मेरो स्वर आफैमा पनि त्यति राम्रो छैन एउटा चाहिँ स्वरको कारणले पनि होला अर्को चाहिँ विषयवस्तुका हिसाबले म कालोलाई कालो भन्छु र सेतोलाई सेतो भन्छु त्यस कारणले मान्छेलाई त्यो कुराहरू पच्दैन र कसैलाई छुच्चो पनि लाग्न सक्छ अधिकांश कालोलाई कालो भनेको र सेतोलाई सेतो भनेको पच्दैन मान्छेलाई मान्छेलाई पच्दैन जस्तो लाग्छ मलाई कति समय कति ठाउँमा चाहिँ कहिलेकाहीँ तपाईँ मौन बस्दिनु राम्रो हुन्छ तर म मौन बस्न सक्दिनँ मलाई जे सत्य लाग्छ म बोल्छु त्यस कारण मलाई धेरै मान्छेले छुच्चो भन्छ सही हो अब जाँदा जाँदा एउटा कविता सुनौ त्यसपछि विधा माग्छौँ यो पनि एकदम पुरानो कविता साह्रै धेरै पुरानो कविता सुनाउँछु मैले साह्रै नयाँ कविताबाट सुरु गरेर साह्रै पुरानो कवितामा लगेर टुङ्ग्याएँ आज जस्तो लाग्छ साउनको अन्तिम दिन मेरो चाहिँ यो छप्पन्न सन्ताउन्न सालतिर लेखिएको कविता भनेको झन्डै दुई दशकै भइसक्यो साउनको अन्तिम दिन त्यसै गरी रोयो साउनको अन्तिम दिन जसरी रोएकी थियौ तिमी स्टेसनमा छुट्टिनु अघि हुरी चल्यो रात रातभर स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा खुल्यो बन्द भयो पटक पटक पटक पटक खस्यो तिम्रो तस्बिर भित्ताबाट र अडिएर पटक पटक कुकुरहरू एकहरू रोइरहे रात रातभर तर अँध्यारो पछ्याएर हिँडिरहे तिम्रै जस्ता केही छायाहरू सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम ठम्थे तिम्रो सम्झना तर्साएर जिस्किरहे चट्याङको आवाजसँगै बिजुलीका धर्साहरू आकाशको मझेरीबाट मसँग तर साउनको भेल जस्तै गएकी छौ तिमी एक्कासी र कुनै पनि बेला पग्लिएर विलिन हुन सक्ने वा जमिरहने बनाएर मलाई तिमीसँगै गएका छन् मेरा सुन्दर सपनाहरू उमेर बाहेक गणनाको केही कुरो बाँकी नरहेको यो जीवनमा तिमी गयौ मसँग बाचा बन्धन गरेर फर्किने गरे तर कहिल्यै नफर्किने गरी सम्झनामा बाँकी भएको छ त्यो साउनको अन्तिम दिन हस् मणिजी धेरै धेरै धन्यवाद तपाईँलाई कविता सुनाउनु भएकोमा र क्यानाडामा तपाईँका अरू रचनाहरू पनि जन्मिरहन् हाम्रो तर्फबाट साधुवाद यो अवसरका लागि तपाईँलाई पनि धन्यवाद उज्यालो नेटवर्कलाई पनि धन्यवाद र उज्यालो सुनेर मेरो कविता अहिलेसम्म सुनिदिनु भएकोमा तपाईँ सुन्ने सबैलाई धन्यवाद कवि अनमोल मणिसँगै प्राविधिक साथीहरू दिनेश निरौला र सशेन्द्र गौतम सँगै म अच्युत घिमिरी पनि आजको एकल कविता वाचनबाट विदा माग्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन